गाउँपालिका र दुई नगरपालिका सहित सातवटा स्थानीय तह तोकिएको जिल्लामा नगरपालिकाहरू यथावत रहँदा गाविसहरू विघटन भई नयाँ संरचनाको गाउँपालिकाबाट आजदेखि सेवा सुरु हुने भएका हुन् आज बिहान दस बजी जिल्लाका पाँचवटै गाउँपालिकामा एक औपचारिक कार्यक्रमसँगै सेवा सुरु हुने जिल्ला समन्वय समितिले जनाएको छ सो कार्यक्रमबाटै गाउँपालिकामा तोकिएका निमित्त कार्यकारी अधिकृतले वडा सचिवहरू समेत तोक्ने जिल्ला समन्वय समितिका योजना अनुगमन तथा प्रशासकीय अधिकृत हिरालाल भण्डारीले जानकारी दिएका छन् यसैबीच आजदेखि सुरु हुने गाउँपालिकाको सेवाबारे जानकारी दिन यतिखेर हाम्रो टेलिफोन सम्पर्कमा जिल्ला समन्वय समितिका प्रमुख तथा स्थानीय विकास अधिकारी ज्ञानेन्द्र पराजुली हुनुहुन्छ स्वागत छ यहाँलाई धन्यवाद आजदेखि गाउँपालिकाले यो जिल्लामा आफ्नो कामहरू अगाडि बढाउने भनिएको छ तयारी भइसकेको हो तयारी भइसकेको हाम्रो सम्पूर्ण तयारीहरू भइसकेर आजदेखि अब नयाँ स्थानीय तह भनौँ न गाउँपालिका र नगरपालिका र जिल्ला समन्वय समितिबाट आम नागरिकहरूको लागि सेवा प्रवाह हुन्छ यसको लागि हामीले सम्पूर्ण तयारीहरू पुरा गरिसकेका छौँ र आजदेखि उहाँहरूले नयाँ गाउँपालिका नगरपालिका र स्थानीय भनौँ जिल्ला समन्वय समितिबाट चाहिँ सेवा प्रवाह पाउनुहुनेछ सेवाहरू कसरी सुरु हुन्छन् गाउँपालिकाबाट अब गाविसको भन्दा केही फरक सेवाहरू हुन्छ कि कसरी सुरु गर्नुहुन्छ अब मोटामोटी पाउने सेवाहरू हिजोको गाउँ विकास समितिले भन्दा बढी अधिकार स्थानीय सरकारको रूपमा गाउँपालिका र नगरपालिकाहरूले पाएका छन् हिजोको भन्दा निश्चय पनि बढी सेवा सुविधाहरू प्राप्त हुनेछ तर अब प्रारम्भिक चरणमै प्रारम्भिक दिनमा भएको हुनाले ऐनमा लेखिएका तोकिएका सबै सेवाहरू क्रमशः भनौँ तत्कालै सुरु हुनेछन् र यो अब गाउँपालिकाको केन्द्र केन्द्र भयो र ओडामा चाहिँ हिँडेका गाविस रहेका ठाउँमा चाहिँ ओडाहरू रहेको छ र यो सेवा चाहिँ आजदेखि नै सुचारू हुन्छ अनि कतिपय गाविसहरू त पुरै एउटा ओडामा हुन पुगेका छन् त्यहाँ गाविन पुगेका छन् त्यसरी अनि त्यसै गरी केही गाविसहरू चाहिँ ओडाहरू विभाजन भएका छन् र फरक फरक ओडामा गएका छन् त्यहाँ चाहिँ ओडा सचिव सचिवको चाहिँ व्यवस्थापन कसरी गरिन्छ अहिले तत्कालको लागि संयुक्त वडा कार्यालय खुल्छ जुन गाविस एउटै वडामा भएको छ त्यहाँ सम्बन्धित गाविस सचिवले नै वडा सचिवको रूपमा काम गर्नुहुन्छ जुन गाविस एउटाभन्दा बढी वडामा विभाजन भएको छ त्यहाँ संयुक्त वडा कार्यालय खुलेर अर्को व्यवस्था हुँदैन संयुक्त वडा कार्यालय खुलेर चाहिँ त्यो संयुक्त वडा कार्यालयबाट चाहिँ सेवा प्रभाव हुन्छ अनि हाम्रा तोकिएका कार्यकारी अधिकृतहरूले चाहिँ वडा सचिवको व्यवस्था गर्नुहुनेछ अहिलेको लागि निमित्त कार्यकारी अधिकृत पनि तोकिएका छन् आजै वडा सचिवहरू पनि तोकिने भनिएको छ आजै तोकिने हो आजै तोकिने उहाँलाई हिजै हामीले अस्ति नै निर्देशनतिर पठाइसकेका छौँ उहाँलाई पत्रसहित त्यहाँबाट लेटर प्याड छाप साइन बोर्ड सबैले जानुभएको छ आज सबै सुचारू हुने व्यवस्था मिलाइसकेको मलाई जानकारी आएको छ अनि कतिपयले गाउँपालिका त आफ्नो को हो भन्ने थाहा पाएका छन् तर ओडा चाहिँ को हो भन्ने धेरैले बुझेका छैनन् कसरी बुझ्ने उहाँहरूले अब त्यो सम्बन्धित गाविस सम्बन्धित गाउँपालिकाका कार्य कार्यकारी अधिकारीहरूले पनि उहाँहरूलाई जानकारी दिन्छ यो राजपत्रमा पनि निक्लिसकेका छ हाम्रो वेबसाइटमा पनि राखिसकेका छ अब करिब करिब पहिला जुन रूपले यहाँबाट जिल्ला प्राविधिक समितिले सिफारिस गरेको त्यो त्यही रूपमा चाहिँ सूचित भएर आएको हुनाले उहाँहरू अभ्यस्त पनि भइसक्नु भएको सबैलाई थाहा त मैले यसो हिजो पनि गाउँ घुमेको थिएँ म अझै मेरो साइडतिर यता जाँदाखेरि पनि त्यहाँ सबैले आफ्नो कहाँ छ भन्ने कुरो थाहा भइसकेको छ भएर भने त्यो नेटमा इन्टरनेट हाम्रो स्था सङ्घीय मामले तथा स्थानीय विकास मन्त्रालयको वेबसाइटमा पनि राखिएको छ सम्बन्धित नगरपालिकाका कार्यकारी अलिकति झन्डालाई पनि हामीले त्यो सूची दिएर पठाएका छौँ अब यहाँ हामी हामी कहीँ सम्पर्क राख्दा हुन्छ त्यस्तो त्यो कहीँ थाहा भइसकेकै अवस्था छ पहिला सिफारिस भएकै रूपमा स्वीकृत भएको हुनाले सबैले थाहा पाइसक्नु भएको छ हुन्छ समयका लागि धन्यवाद हस् धन्यवाद उनी थिए जिल्ला समन्वय समितिका प्रमुख तथा स्थानीय विकास अधिकारी ज्ञानेन्द्र पराजुली हामीसँग आजदेखि सुरु हुने गाउँपालिकाका सेवाबारे र कसरी सेवा सुरु हुन्छन् र तयारी के छ भन्नेबारे कुराकानी गर्दै हामीले उहाँसँग यो बारेमा कुराकानी गरेका छौँ भारतीय सीमा सुरक्षा बल एसएसबीले गोली हानी हत्या गरेका नेपाली गो, गोविन्द गौतमको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गरिएको छ कञ्चनपुरको धोदा नदी किनारमा गौतमको पार्थिव शरीरका शरीरमा उनका पिता बहत्तर वर्षीय खेमलाल गौतमले दाग दिएका छन् गौतमको अन्त्येष्टि कार्यक्रममा कैलाली र कञ्चनपुरका हजारौं नागरिकले स्वतस्फूर्त सहभागिता जनाएका थिए यसअघि धनगढी स्थित सेती अञ्चल अस्पतालबाट उनको सब यात्रा निकालिएको थियो होली नमनाउने घोषणा गर्दै कैलाली र कञ्चनपुरका हजारौंले सब यात्रामा सहभागिता जनाएका थिए सरकारले शहीद घोषणा गरिसकेका गौतमको सम्मानमा नेपाल प्रहरले एघार तोपको सलामी दिएको थियो उनको सब यात्रा धनगढी डोकी बजार चौराहा त्रिनगर भन्सार हुँदै दोदा नदीमा लगिएको थियो उनको शव गृहनगर पुनर्वासमा श्रद्धाञ्जलीका लागि केही बेर राखिने भनिए पनि समय अभावका कारण सिधै दोदा नदी किनार लगिएको थियो नेपाल भारत सीमा भन्दा निकै ओर आनन्द बजारमा कलभट राख्ने विषयमा शुरू भएको विवादले उग्र रूप लिँदा भारतीय एसएसबीले गत बिहिबार गौतमको गोलीहानी हत्या गरेका थिए यसैबीच कञ्चनपुरको पुनर्वास नगरपालिकाको नाम परिवर्तन गरी गोविन्द नगरपालिका राख्ने स्थानीयले सरकारसँग माग गरेका छन् देशको सीमा रक्षाका लागि लड्दा लड्दै शहीद भएकाले गोविन्द गौतमप्रति सम्मान व्यक्त गर्न उनकै नामबाट नगरपालिकाको नामाङ्कन गरिनुपर्ने स्थानीयले माग गरेका छन् कञ्चनपुर क्षेत्र नम्बर एकका सांसद सिंह विष्टले गोविन्द गौतम राष्ट्रको शहीद भएकाले उनको सम्मानमा पुनर्वास नगरपालिकालाई गोविन्द नगरपालिका नामाङ्कन गर्नुपर्ने बताएका छन् गत बिहिबार भारतीय सीमा सुरक्षा बल एसएसबीको गोली प्रहारबाट पुनर्वास नगरपालिकाका तीस वर्षीय गोविन्द गौतमको मृत्यु भएको थियो उनलाई सरकारले शहीद घोषणा गरेको छ शहीद गोविन्द गौतमको पारिवारिक अवस्थाबारे जानकारी लिन पुगेका सांसद विष्टले भने भारतीयहरूले नेपालतर्फ करिब पाँच सय मिटरभित्र प्रवेश गरेर गोविन्द गौतमको हत्या गरेका छन् उनी राष्ट्रका शहीद हुन् त्यसैले पुनर्वास नगरपालिकालाई गोविन्द नगरपालिका नामाङ्कन गर्न म पहल गर्दछु त्यस्तै आनन्द बजारका स्थानीय गोविन्द सापकोटाले पनि गोविन्द गौतमलाई राजनीतिक मुद्दामा आफ्नै आफ्नै बीच हुने झडपमा मृत्यु भएपछि राज्यले घोषणा गर्ने शहीदभन्दा फरक किसिमको सम्मान गर्नुपर्ने बताएका छन् राज्यले शहीद घोषणा गरेर मात्रै पञ्चिन नहुने उनको भनाइरहेको छ आनन्द बजारकै बासिन्दा चन्दा सापकोटाले सरकारले परिवारको जिम्मा लिनुपर्ने बताउँदै पाँचौं शहीदका रूपमा घोषणा गरी उचित सम्मान दिनुपर्ने बताएकी छन् गंगालाल श्रेष्ठ धर्मभक्त माथेमा शुक्रराज शास्त्री र दशरथ चन्द ठाकुर जस्ता चारजना शहीदपछि गोविन्द गौतम पाँचौं शहीद भएको चन्दको भनाइरहेको छ नेपाली काङ्ग्रेस धनगढीका युवा नेता राजबहादुर ऐरीले पनि सरकारले गोविन्द गौतमलाई शहीद घोषणा मात्रै गरेर पन्छिन नहुने भन्दै सरकारले उनको परिवारको सम्पूर्ण जिम्मेवारी वहन गर्नुपर्ने बताएका छन् जिल्ला खेलकुद विकास समिति कैलालीका अध्यक्ष दीपक सिंहले गोविन्द गौतम आफ्नो सीमा रक्षार्थ शहीद भए राज्यले उनको उचित सम्मान राख्नु गर्नुपर्ने धारणा राखेका छन् वन मन्त्रालयले चितौन राष्ट्रिय निकुञ्जबाट पाँचवटा एक सय गैडा शुक्लाफाटा राष्ट्रिय निकुञ्ज ल्याउने भएको छ राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका उपमहानिर्देशक गोपाल प्रसाद भट्टराईले चैत चौध गतेदेखि फाँटामा गैडा स्थानान्तरण सुरु गरिने जानकारी दिएका छन् चार पोथी र एक भाले गैडा लाने तयारी भएको छ भट्टराईले भने त्यसका लागि प्राविधिक तयारी सुरु भइसकेको छ विभागले वन्यजन्तु संरक्षणका सहयोगी संस्थाहरू डब्ल्युडब्ल्युएफ नेपाल र हरियो वन कार्यक्रम राष्ट्रिय प्रकृति संरक्षण कोष एनटिएनसी र जुलु जुलो जिल्लाका सोसाइटी अफ लन्डन नेपाल को आर्थिक तथा प्राविधिक सहयोगमा गैडा अर्ण र बाह्रसिङ्गा लगायतका वन्यजन्तु स्थान गर्दै आएको छ यी गैडा स्थानान्तरणमा पनि ती संस्थाले सहयोग गर्नेछन् एनटिएनसीका गैडा विज्ञ डाक्टर नरेश सुवेदीका अनुसार यसअघि सन् दुई हजार तिनमा चितवनबाट चारवटा गैडा शुक्लाफाटामा स्थानान्तरण गरिएको थियो शुक्लाफाटामा अहिले दस गैडा छन् त्यसबेला चितवनबाट गैडा लानु अघि त्यहाँ जम्मा एउटा गैडा रहेको थियो चितवन राष्ट्रिय निकुञ्जको सुकीभार क्षेत्रका गैडा डाट लठाएर ट्रकमा लठ्याएर ट्रकमा राखेर शुक्ला फाँटा निकुञ्जको घाँसे मैदानमा ल्याएर छोडिनेछ डब्लुडब्लुएफ नेपालका विज्ञ डाक्टर कञ्जन थापा बर्दिया र शुक्लालाई गैंडाको दोस्रो वासस्थान बनाउन स्थानान्तरण आवश्यक भएको तर्क गर्छन् विभागले गैंडा स्थानान्तरणपछि शुक्ला शुक्लाफाटा निकुञ्जबाट पच्चिसवटा सिंह चितौन राष्ट्रिय निकुञ्ज लैजाने भएको छ चितौन निकुञ्जका सूचना अधिकारी समेत रहेका सहायक वार्डन नरेन्द्र अर्यालले शुक्ला फाँटाबाट लगिने बारसिङ्गा निकुञ्जको पदमपुरमा पुर्याएर छाडिने बताएका छन् यसअघि कोशी टप्पु वनजन्तु आरक्ष र चिडियाखानाबाट पन्ध्र अर्ना पनि पदमपुरमा ल्याइएको थियो गत वर्ष शुक्ला फाँटाबाट पाँचवटा बारसिङ्गा बर्दिया निकुञ्जको बबईस्थित भगौरा फाँटामा ल्याएर छोडिएको डाक्टर सुवेदीले बताएका छन् तपाईँ अहिले फ्रिक्वेन्सी मोडुलेसनको बयानब्बे दशमलव दुई मेगाहर्च र इन्टरनेटमा radio unity dot com dot एनपीबाट युनिटी खबर सुनिरहनु भएको छ अछाममा त्रियासी जनामा हात्तीपाइले अर्थात् फाइलेरियाको संक्रमण भएको पाइएको छ जिल्ला स्वास्थ्य कार्यालय अछामले हात्तीपाइले रोग निवारण अभियान दुई हजार त्रिहत्तरबारे जिल्लास्थित पत्रकारहरूसँग गरेको अन्तर्क्रियाका अवसरमा सो जानकारी दिएको हो जिल्ला स्वास्थ्य कार्यालय अछामको तथ्याङ्क अनुसार हात्तीपाइले अर्थात् फाइलेरिया रोगसँग सम्बन्धित हाइड्रोसिलका एकसठीजना बिरामी रहेका छन् भने हातखुट्टा सुनिएका चारजना र अन्य आठजना रहेको पाइएको छ नेपालको विभिन्न एकसठी जिल्लामा हात्तीपाली रोगको संक्रमण देखिएको तथ्याङ्क रहेको छ भने पन्ध्र प्रतिशत मान्छेमा यसको संक्रमण रहेको तथा पच्चिस लाख मानिस प्रभावित रहेको जनाइएको छ कैलालीको कोटा तुलसीपुर दुईबाट तीन केजी सात सय ग्राम अवैध लागो औषध अफिमसहित एकजनालाई प्रहरले पक्राउ गरेको छ क्षेत्रीय अनुसन्धान ब्युरोको टोलीले आइतबार बिहान बाजुरा रोगिन चारका स्थायी घर भएका सैतिस वर्षीय बिर्ख कार्कीलाई अफिमसहित पक्राउ गरेको सुदूरपश्चिमका डिआइजी रामेन्द्र सिंह देउजाले जानकारी दिएका छन् जिल्ला प्रशासन कार्यालय दार्जुलाले वैशाख एकतिस गते हुने स्थानीय तहको निर्वाचनलाई भयरहित एवं शान्तिपूर्ण वातावरणमा सम्पन्न गर्न सबैमा अपिल गरेको छ शान्ति सुरक्षाको अवस्थालाई भरपर्दो बनाउन दार्चुला जिल्लाभित्र विभिन्न व्यक्तिहरूका नाममा रहेका इजाजत प्राप्त बन्दुक पेस्तोल तोप जस्ता हात हतियारहरू नजिकको प्रहरी इकाइमा बुझाउन जिल्ला प्रशासनले आग्रह गरेको हो अब सडक तथा सवारीसँग सम्बन्धित सुदूरपश्चिमको ट्राफिक अपडेट पछिल्लो चौबिस घण्टामा सुदूरपश्चिममा सडक तथा सवारीसँग सम्बन्धित पाँचवटा घटना भएको क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ हिजो बिहान आठ बजेर चालिस मिनटतिर कञ्चनपुरमा बसले इरिक्सालाई ठक्कर दिँदा दुईजना घाइते भएका छन् भीमता नगरपालिका चार ट्राफिक चोक नजिकै ना पाँच ख त्रिहत्तर उनातिस नम्बरको बसले म एक ह चौहत्तर नम्बरको ई रिक्सालाई ठक्कर दिँदा ई रिक्सामा सवार दुईजना सामान्य घाइते भएका हुन् यस्तै उता अछाममा पनि दिउँसो एक बजेतिर मोटरसाइकलले ठक्कर दिँदा बारीका घाइते भएका छन् साँपेपगर नगरपालिका चारमा हाट बजारतर्फ आउँदै गरेको से तिन प चार छ सात शून्य नम्बरको मोटरसाइकलले पैदल यात्री सोही ठाउँकी बालिका सम्पदा कोवरलाई ठक्कर दिएको हो उनलाई सामान्य चोटपटक लागेको छ यस्तै कैलालीमा साँझ सात बजीतिर बसको ठक्करबाट एकजनाको मृत्यु भएको छ भने एकजना गम्भीर घाइते भएका छन् धनगढी उपमहानगरपालिका आठ